कृषकले तरकारीमा हानिकारक विषादीको प्रयोग गर्न अझै छाडेका छैनन् आफैले खानुपर्ने खाद्यान्न बालीमा विषादी प्रयोग गर्न नहुने जानकारी भए पनि तरकारी बढी फल्ने लोभले अझै उनीहरूले घातक विषादी प्रयोग गर्न नछाडेका हुन् बेमौसमी तरकारी उत्पादन गर्दा चाँडै उत्पादन गर्नुपर्दा व्यावसायिक रूपमा गरिने तरकारी खेतीमा विषादीको प्रयोग बढी हुने गरेको कृषि विकास कार्यालय चितवनले जनाएको भएको छ यसरी उत्पादन गरिएको बेमौसमी तरकारीमा भिटामिन र विषादीको मात्राका बारेमा जानकारी दिँदै जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले हामी अफ सिजन बेमौसमी तरकारी खेतीमा आकर्षण भइरहेको अवस्थामा बेमौसमीमा चाहिँ बढी चाहिँ रोग किराको चाहिँ अब प्रतिकूल असर हुने जान्छ त्यो बोट बिरुवालाई त्यसमा किरा रोगको चाहिँ सामना गर्नुपर्ने हुन्छ त्यस कारणले सकेसम्म मौसमीमा चाहिँ हामी चाहिँ जोड दिउँ र चाहिँ बेमौसमी भन्दा मौसमी हामी चाहिँ उत्पादनलाई चाहिँ हामीले प्राथमिकता दियौँ चितवनमा तरकारी बालीमा अत्यधिक विषादी प्रयोग गर्ने गरिएको पाइएको छ बढ्दो विषादीले गर्दा माटोको उर्वरा शक्तिमा समेत ह्रास आएको छ त्यसैले नगरौँ है घात विषादीको प्रयोग जीवन हुन्छ बेसोक भन्ने मूल नारालाई यति बेला बेमौसमी तरकारी प्रयोग गर्ने उपभोक्ताहरूले विशेष ध्यानमा राख्नुपर्ने भएको छ चितवनमा व्यावसायिक रूपमा पाँच हेक्टर क्षेत्रमा तरकारी खेती हुने गरेको छ चौवालिस हजार खेती योग्य जमिन भए पनि बयालिस हेक्टर क्षेत्रमा मात्रै खेती हुने गरेको पाइएको छ बहुसङ्ख्यक कृषकहरू विषादीका प्रकार बीचको स्तर सुरक्षित प्रयोग तथा मानव स्वास्थ्य र वातावरणमा विषादीको नकारात्मक असरबारे अनभिज्ञ रहेको पाइन्छ त्यसैले यस्तो विषादी प्रयोग नगर्न कृषकलाई सुझाव दिनुहुन्छ फेरि पनि बाली संरक्षण अधिकृत वागले विषादीमा चारवटा क्याटेगोरी हुन्छ रातो र पहेँलो निलो र हरियो हुन्छ सकेमा रातो लेभलका विषादी अब त्यो वातावरणलाई पनि चाहिँ प्रदूषण गर्ने र त्यस्ता विषादी प्रयोग गर्नमा प्रयोगकर्ता सहित उपभोक्तालाई पनि यसले चाहिँ नकारात्मक असर पार्ने भएको हुनाले यस्ता विषादीहरू विषादी प्रयोग नगरौँ यसले चाहिँ वातावरणलाई पनि प्रदूषण गर्छ र उपभोक्ताको पनि हितको लागि छैन भन्ने चाहिँ सकेसम्म हामी विषादीको प्रयोग नगरौँ खाद्य उत्पादन स्थलमा खतरनाक विषादीको प्रयोग गर्ने क्रम रोकिएको छैन त्यसैले बढ्दो विषादी प्रयोग न्यूनीकरण गर्न अर्को वैकल्पिक उपाय के छ त जवाब दिँदै कृषि विकास कार्यालय भरतपुरका बागवाणी विकास अधिकृत ज्ञानबहादुर थापा बेमौसममा गर्दाखेरि अलिकति रोग किराहरूले अलिक दुःख दिने हुन्छ त्यसको लागि हामीले किसानहरूलाई प्राविधिक सल्लाह सुझाव दिएर त्यो रोगलाई किरालाई न्यूनीकरण गर्ने हाम्रै घरेलु उपचारहरू जस्तै तितेपाती खिरो असुरो पाती गाई भैँसीको पिसाब गाईको दुध यस्तो प्रयोग गरेर हामीले रोग अनुसार हामीले उपचार गर्ने घरेलु प्रविधिहरू पनि हामीले सिकाइराखेका यता फेरि कृषकहरू पनि सचेत भइसकेका छन् बेमौसमी तरकारीमा मात्र होइन हिउँदे वर्षे तरकारीहरूमा पनि विषादीहरूको प्रयोग नगरी अर्ग्यानिक खेतीप्रति आफू आकर्षित भएको बताउनुहुन्छ पदमपुर साथका कृषक मानबहादुर तामाङ अर्ग्यानिक खेती भनौँ न जस्तै बनमाराको आउने होइन त्यो धुसेलो भन्ने एउटा साधन तितेपाती भन्ने तिनीहरू चाहिँ हामीले सिक्दैछौँ र खर सुरुवात गर्नु खोज्दैछ र कति जति हुन्छ जति हुन्छ त्यति नै खानुपर्छ भन्ने चाहिँ अलिक अलिकति सोच भएको छ स्वस्थ कृषि पर्यावरणमा खतरनाक विषादीहरू हटाई कृषि उत्पादन गर्न वातावरणलाई सुरक्षित राख्न अति आवश्यक छ त्यसैले तरकारी उत्पादन गर्ने कृषकहरूले विषाक्त विषको प्रयोगलाई न्यूनीकरण गर्दै घरेलु मलसललाई प्राथमिकता दिनु पर्दछ